Thank you. को यात्रामा यो गाडी रोकिन्न अब यो जीवनको बाटोमा मेरो जीवनको गाडी वर्षको साधना मेरो तिमीले साकारियो मेरो जीवनमा हो मेरो जीवनमा हर धडकनमा गुन्जिरहेछु इतिहास म कोरिरहेछु मेरो जीवनमा हो मेरो जीवनमा आकाश माथि माथि बादल म रोकेर रोकिन्न म यो गाडी रोकिन्न अब यो जीवनको यात्रामा यो गाडी रोकिन्न अब यो जीवन छेकिन म रोकेर रोकिन म यो गाडी रोकिन अब यो जीवनको यात्रामा यो गाडी रोकिन अब यो जीवनको बाटोमा